是否？ superstar, प्रिय श्रोताहरू अब आठौँमा जाउँ त्योभन्दा अगाडि अर्को दिउँ यो जोबन त्यो चिन्ता उत्रने क्रममा रहेको छ अर्को हप्ता क्रस नगरेको परम्परा त्यो परम्परालाई पनि ठन्डा ठन्डा हुँदैछ आठौँ स्थानमा आठौँ स्थानमा तिमीलाई

जहाँ उनको तृष्णा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 उलनका लुगाहरू सर्फ उलनका लुगाको पक्का स्याहार Dream big, win big with the Kathmandu Post. Subscribe and win an apartment at Imperial Apartment. Yasuda Homemaker, trip to Dubai, weekly prizes. Yasuda LCD TV, Dish Nepal, scratch and win. Hussey laptops, Motorola mobile, Tissot watches, Dish Nepal subscription, pieces, pen drives, gift vouchers from Peter England, and thousands of free subscriptions. Subscribe today. यो जाडोमा पाउनुहोस् च्योरेज कोमल मुलायम माछा हरेक लक्स क्रिस्टल शाइन साइनको साथमा यस माछा को कोमलता र क्रिस्टल्सको चमक जसले त्वचालाई बनाउँछ मुलायम र चम्किलो ग्लिसरीन र क्रिस्टल्सको साथ लक्स क्रिस्टल शाइन तपाईँको शक्ति बिल अब डबल शक्तिको साथमा सेतो लुगालाई सुकिलो र रङ्गिनलाई चम्किलो पार्ने डबल शक्ति लिएर आएको छ नयाँ शक्ति बिल www.radiokantipur.com online radio, updated news, chat room, message board, entertainment news, global connection, photo gallery, request a song, and a lot more. All you need is now just a click away. www.radiocantipur.com Our official website. Radio Kantipur, Radio Rashtrako. सिनेमा ग्वारकोमा अक्षय कुमार केफद्वारा अभिनय चलिरहेछ तिसमार खान यस्तै गरी नो प्रब्लम ब्यान्ड बाजा बारा धर्म कसलाई दिउ यो जोबन फैसला कसले छोयो मेरो मन र गोर्खा पल्टन यी सबै फिल्म रोजी रहन सक्नुहुन्छ मात्र तपाईँ हाम्रो हल गुड सिनेमा ग्वारकोमा सुन्दर यो जिन्दगीका मिठा मिठा पलहरू स्वस्थ बनेर नै रमाऊ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 रेडियो राष्ट्रको कान्तिपुर एफएम सुन्दै हुनुहुन्छ प्रेसहरू म दीपक दीपक र कार्यक्रमको नाम हो फिल्मी स्थानमा रहेको छ एक दिन चित्र अलिकति पृथक धारको चलचित्र युवा पुस्ताहरू नेपाल ट्रेन्ड छ त्यो ट्रेन्डलाई ब्रेक भन्छन् र यो ट्रेन ब्रेकर चलचित्र हो भनेर प्रचार पनि होइन त्यो चाहिँ म अब रेली भन्न सक्छु अहिले भने यो चलचित्रको गीत हाम्रो काउन्टाउनको साथमा छ मनराज नकर्मी यसका सङ्गीत चन्न छैन बाधा कुनै अडचन बित्दैछ यो धडकन ला ला ला ला ला ला ला ला ला ला ला ला ला छैन हामी जस्तो यहाँ यहाँ एकान्तको मजा हेर यस्तो पाउने छौ कहाँ सातौं स्थानपछि छैठौं स्थानमा जाउँ प्रिय श्रोताहरू छैठौं स्थानमा जानुभन्दा अगाडि अर्को के जानकारी गराउन चाहन्छु भने नेपाली चलचित्रका निर्माण भएका चलचित्रहरूलाई पनि चलमा पुर्याउन बिताइरहेका छन् पहिला पहिला चलचित्र भवनको पालो नपाएर झगडा गर्ने निर्माताहरू अहिले मेरो पालो नआओस् भनेर भगवानसँग प्रार्थना गर्न थालेका छन् छैटौँ स्थानमा रहेको छ केही स्थिर गोर्खा पल्टन यो चलचित्र पनि सफल चलचित्रको श्रेणीमा थियो गायक प्रशान्त तामाङले नायकको भूमिका निर्वाह गरेको यो चलचित्र आज हाम्रो फिल्मी परेडको छैठौँ स्थानमा रहेको छ तिम्रै माया लाग्छ सोचिन्न ए जौला रेलैमा सारा गोर्खा स्थानमा जाउँ पाँचौँ स्थानमा रहेछ मनिषा कोरेलाद्वारा अभिनीत चलचित्र भनेर प्रचार गरिएको व्यापक प्रचार गरिएको तर पानी पनि नमागेको चलचित्र धर्मा जुन चलचित्र दिपेन्द्र के खनालले निर्देशन गरेका थिए र यो चलचित्रमा कथावस्तु पुरानै भएको कारण र मनिषा कोइलाको संवाद शैली पुरै हिन्दी चलचित्रमा झैँ लाग्ने भएको कारणले गर्दाखेरि मौलिक नेपाली नभएको कारणले गर्दाखेरि दर्शकहरूले यसलाई रिजेक्ट गरेका छन् यही चलचित्र धर्म आज हाम्रो डाउनको पाँचौँ स्थानमा छ हरि लम्साल यसका सङ्गीतकार हुन्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 हेलो हेलो आमा नमस्कार ए नमस्कार के छ बाबु सब ठिक छ केही चिन्ता गर्नु पर्दैन आमा बाबु अरू त चिन्ता लाग्दैन अमेरिका जस्तो सम्पन्न देशमा छ तर तेरा छोरा छोरीले हाम्रो भाषा संस्कृति रीतिरिवाज बिर्सि म कहाँ त्यसो हुन दिन्छु र त्यसमाथि नि अब त कान्तिपुर टेलिभिजन यहाँ अमेरिका पनि हेर्न पाइन्छ सबै खाले खबर राखिहाल्छु नि हामी सबै मिलेर सँगै हेर्छौँ अनि छोरा छोरीले पनि सबै सिक्छन् आमा अब त झन् देखाइ देखाइ सिकाउनु पाइने भयो आमा सत्र नोभेम्बरदेखि जिस नेटवर्कको च्यानल सात सय सन्ताउन्नमा प्रसारण हुँदैछ हो अमेरिकामा कान्तिपुर टेलिभिजन प्रस्तुत छ पशुपति पेन्ट्स घर चकाचक गाडी फटाफट अफर रु दस हजारको पशुपति पेन्ट्सको खरिदमा पाउनुहोस् एउटा लकी नम्बर कुपन मोबाइलमा टाइप गर्नुहोस् पिपी आफ्नो नाम आफ्नो लकी नम्बर र आठ हजारमा एसएमएस गर्नुहोस् पाउनुहोस् युन्डाई सेन्ट्रो गाडी होन्डा युनिकन बाइक बत्तिस इन्च फिलिप्स एलसिडी टिभी र हरेक हप्ता रु पच्चिस हजार नगद जित्ने मौका पशुपति पेन्ट्स घर चकाचक गाडी फटाफट अफर स्लो इन्टरनेटबाट दिक्क हुनुहुन्छ नेपालमै सबैभन्दा फास्ट इन्टरनेट 3.6 पोइन्ट सिक्स एमबिपिएस स्पिड भएको केवल एनसेल कनेक्टको डाटा कार्डलाई कम्प्युटरमा जोड्नुहोस् अनि हाई स्पिडमा रमाउनुहोस् जहाँबाट पनि मायाको डोरीले निष्ठुरी मोरीलाई एनसेल नेपालकै लागि यो महिना कान्तिपुर एफएम 96.1 सिक्स रेखा शाह नमस्ते म रेखा शाह यो महिनाभरि म रेडियो कान्तिपुरमा हट प्रपर्टीको रूपमा रहनेछु दुई दशक लामो मेरो साङ्गीतिक यात्रामा यहाँहरूले दिनुभएको मायालाई सम्मान गर्दै मेरो नयाँ एल्बम स्मृति यहाँहरूमा प्रस्तुत गर्दैछु सोही एल्बमबाट एक दिन तिमी फर्की आउनेछौ बोलको गीत एक्सक्लुसिभ सङ्घको रूपमा रेडियो कान्तिपुरमा यो महिनाभरि सुन्न सक्नुहुनेछ जानकारी लिन रेडियो कान्तिपुर सुन्नुहोला तथा रेडियो कान्तिपुर डट कम लगअन गर्नुहोला मित्रता नै हो जीवनको ढुकढुकी देखावटी साथीले कहाँ वास्ता गर्छन् र साँचो हेरचाह त गहिरो सम्बन्धले मात्र गर्छ साधारण मोइस्चराइजरले बाहिरी कोमलता दिन्छ पन्स कोल्ड क्रिमले त्वचाको गहिराईसम्म कोमलता पुर्याउँछ त्वचा खुसीले जगमगाउँछ जाडोको असल साथी पन्स कोल्ड क्रिम खक्ले वक्ले वक नम्बर 1 on your dial the station with a smile 96.1 Kanchipur FM रेडियो राष्ट्रको कान्तिपुर एफएम म दीपक अनि प्राविधिक मित्र पनि दीपक र कार्यक्रम सुन्दै हुनुहुन्छ फिल्मी परेड अब चरणमा जाउँ चौथो स्थानमा जाउँ चौथो स्थानमा रहेको छ दिलमाया र यो चलचित्रमा अर्जुन पोत रहेको छ घर चलचित्रमा अब एकछिन नायकहरूकै कुरा गरौँ आजकल नायकहरूको खडेरी परेको छ नेपाली चलचित्रमा विराज भट्ट जुन सुपरस्टार भनेर भनिन्छ चर्चा गरिएको छ उहाँ अहिले नेपाली चलचित्र भन्दा पनि भोजपुरी चलचित्रमा अभिनयमा व्यस्त हुनुहुन्छ नायक राजेश हमाल उमेरको कारणले लगभग लगभग नायकीबाट अब कमसेकम बाबुको रोलमा अनि यसै दाजुको रोलमा आइसकेको हुनाले विशेष गरेर गायकहरू नायक हुने एउटा बाढी नै चलेको छ यस कुमार बाबु बोगटी प्रशान्त तामाङ यी गायकहरू अब नायकतर्फ आफ्नो करियरलाई नायक नायकी लगिरहेका छन् के उनीहरू सफल हुन्छन् या हुँदैनन् त्यो चाहिँ अहिले भन्न सकिन्न तर नेपाली चलचित्रमा एउटा रियल हिरोको आवश्यकता रहेको छ अहिले यो कुराकानी पछि अब म यहाँलाई हाम्रो काउन्टाउनको तेस्रो स्थानको गीत राख्न चाहन्छु तेस्रो स्थानमा रहेको छ भुवन केसीद्वारा निर्मित चलचित्र साथी म तिम्रो यसमा सम्भुजित बासकोटा सङ्गीतकार पागल पछि तिमीमा चाहना तिमी नै सहारा तिमी नै मेरो खुसी तिमी नै आधार तिमी नै तिमी नै आई लभ यु ड्याडी महिमा तिम्रो भने यो मुटुलाई त्यही मुटुमा टास्ते होला त्यही मुटु भित्र खेलाए तिमीलाई सुखले बाँच्थे होला यो साइनो यो नाता हजम्बरी फुल फुले जस्तो पूर्णिमाको रातमा जुन तारा हँसे जस्तो नदेखे तिमीलाई एक पल पनि पागल म हुन्छु देखेपछि तिमीमा नै भगवानमा पाउँछु आई love यु Dad.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

सँगै गरौँ कान्तिपुरको बज्ने भयो सुर अब अमेरिकामा आफ्नो देशको जानकारी कालीको न्युजको साथमा कान्तिपुर टेलिभिजन अब अमेरिकामा हिजो आजको कुरा रहर के हलदार नामी घर बेटी बाले भन्ने छन् दामी छुमौ रमाऊ केटिभी अमेरिकामा पाऊ केटिभी अमेरिका कान्तिपुर टिभी नाउ गेट्स एयर्ड साइमल्टेनियसली इन नेपाल एन्ड द युएसए लक्ष्मीलाई हेर न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 सर्वसाधारणको लागि सूचना जारी गरिएको छ पेट्रोल पम्पको आसपास तिन कुने मादङ्गल खान निषेध गरिएको छ वाह तिन कुने अकबर चिल्लीले त आगै बाल्छ नि तिनको नेम म्याड एङ्गल फ्रम द मेकर्स अफ ओभन फ्रेस कुकिज तपाईँको शक्ति बिल अब डबल शक्तिको साथमा सेतो लुगालाई सुकिलो र रङ्गिनलाई चम्किलो पार्ने डबल शक्ति लिएर आएको छ नयाँ शक्ति बिल Sky Audio Entertainment, playing more of your favorite songs non-stop, non-stop music. For more choice, stay tuned to Kantipur FM. रेडियो राष्ट्रको कान्तिपुर एफएम सुन्दै हुनुहुन्छ म दीपक अनि प्राविधिक मित्र पनि दीपक र कार्यक्रमको नाम हो फिल्मी परेड अन्तिम चरणमा आएको छु दुईवटा गीतहरू मेरो हातमा छ चलचित्र दोस्रो स्थानमा रहेको खुसी यो खुसी नाम मात्र खुसी न यसले निर्मातालाई खुसी दिन सक्यो न कलाकारलाई खुसी दिन सक्यो सबैतिर फ्लप सिद्ध भयो गोपी कृष्ण मुभिज बाहेक गोपी कृष्णको हलमा चाहिँ तपाईँले यसलाई हेर्न सक्नुहुन्छ अन्यन्त्र भने यो चलचित्र हेर्न सक्नुहुन्न किनभने छोटो समयमै यो फ्लप सिद्ध भएको छ गोपी कृष्ण मुभिजले निर्माण गरेको योलाई दर्शकहरूले ती पनि निराश भएर फर्केका छन् र यो चलचित्र फ्लप सिद्ध भएको छ खुसी यो चलचित्रको गीत भने हाम्रो काउन्टरमा अझै पनि दुई नम्बरमा रहेको छ र आलोक श्री यसका सङ्गीतकार हुन् श्रृङ्गार तिमीलाई नै पहिरो नयाँको हार बोकी आयो लौ आयो तिलको राजा खुशी छु खुशी धेरया राम्री छौ तिमी यस्तै मुहारमा चुन छाउँदा राम्री छौ तिमी यस्तै मुहारमा चुन छाउँदा पंछे हैं भाग आयो लव आयो दिल को राजा आयो लव आयो दिल को राजा गाउँछु तिमीलाई नलागोस् आँख भनी लुकाउँछु तिमीलाई नलागोस् आँखा भनी सपना साँचेको छु तिम्रै मायाको चिनो लिएर बाँचेकी छु आयो लौ आयो दिलको राजा आयो लौ आयो दिलको राजा मुटुमा प्यार बोकी सोरा श्रृङ्गार बोकी मुटुमा प्यार बोकी सोरा श्रृंगार बोकी तिमीलाई नै पहिरो न मायाको हार बोकी आयो ल आयो दिलको राजा सितारो रिक्याप गरौँ एकछिन शासन दसौँ स्थानमा थियो नौ स्थानमा स्वर रह्यो भने आठौँ स्थानमा भगवान सबैको सातौँ स्थानमा एक दिन एक रात थियो छैठौं स्थान गोर्खा पल्टनले उठ्यो पाँचौँ स्थानमा धर्म रह्यो भने चौथो स्थान दिल मायाको थियो तेस्रो स्थानमा भुवन केसीको साथीमा तिम्रो दोस्रो स्थानमा भर्खरै सुन्नुभयो खुसीलाई अब नम्बर एकमा आइसकेको छु आज पनि कुनै पनि प्रकारको परिवर्तन छैन आज पनि बाटोमुनिको फुल नै नम्बर एकमा रहिरहेको छ यस कुमार बाबु बोगटीद्वारा अभिनीत चलचित्र र यो चलचित्र व्यावसायिक रूपले त्यति सफल हुन सकेन तर प्रशंसा पायो थुप्रै मानिसहरूको प्रशंसा पायो समीक्षकहरूको प्रशंसा पायो यो चलचित्रले तर बजेट धेरै भएको कारणले गर्दाखेरि यो चलचित्र सोचे जस्तो हुन सकेन र यही चलचित्रको गीत आज हाम्रो काउन्ट अर्को नम्बर एकमा रहेको छ यस कुमार यसका सङ्गीतकार हुन् मेरो पिराती फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो तिम्रो त्यो मनमा मेरो बिराती कुन्दिन भुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो राखी मायाले छोपौला जीवनभरि छातीमा राखी माले छोपौला तिम्रो त्यो मानमा मेरो बिराती कुन्दिन फुल्ने हवस्त प्रेक्षकहरू आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ अर्को साता फेरि यसै गरी नेपाली चलचित्रका विविध कुराकानी अनि साताका उत्कृष्ट दसवटा गीतहरू लिएर उपस्थित हुनेछु त्यतिन्जेलसम्मको लागि प्राविधिक मित्र दीपक र म दीपक दुवैजनालाई आज्ञा दिनुहोस् फेरि भेटौँला नमस्ते भन्दै तिम्रो पछि लागे ओ माया माया भन्दा भन्दै तिम्रो पछि लागे देवी देउतासँग सधैँ तिमीलाई मागे ओ देवी देउतासँग सधैँ तिमीलाई मागे खेत मायाले जीवन जीवनभरि छातीमा राखी मायाले छोपौँ बाटो मुनिको फुल झै ओइले झर्छु कि म ओ बाटो मुनिको फुल झै ओइले झर्छु कि म तिम्रो सपना बुन्दा बुन्दै यसै मर्छु कि म हो तिम्रो सपना बुन्दा बुन्दै त्यसै मर्छु कि म ए तुलसी आँगनमा रोपौँला ए तुलसी आँगनमा रोपौँला जीवन भारी छातीमा राखी मायाले छोपौँला डोरीमा राखी मायाले छोपौँला तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो मायामा भुल्ने हो संसारलाई भुल्ने हो Station 1 Stay tuned to Cantipur FM. हेर्दाखेरि शून्य हुन्छ बुझ्न सकेदिन के के हुन्छ सोचौँ हामी बुझौँ एकैछिन पहिलो पाइला जीवनको बचत गरौँ आज दोस्रो पाइला सुरक्षाको शून्य वा तिन विचार गरौँ एकछिन प्राइम लाइफ इन्सुरेन्स सुरक्षित भविष्य प्राइम लाइफ इन्सुरेन्स स्वच्छ सफा सुखिलो के तपाईँले सोच्नु भएको छ यो मौसममा आफ्नो लुगा कसरी सफा राख्ने हामीले सोच्यौँ प्रस्तुत छ तपाईँकै लागि स्यामसङको उत्कृष्ट वासिङ मेसिन जसको भोल्टेज कन्ट्रोल एयर वास र डायमन्ड ड्रमले तपाईँको लुगालाई राख्छ सधैँ स्वच्छ सफा र स्यामसङ डायमन्ड ड्रम वासिङ मेसिनहरू तपाईँको लुगा र कपडाको साथी तपाईँ जापानिज भाषा